रेडियो तपाईँको आवाज रेडियो बीच एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म गुन्जने मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो मदन भण्डारी सधैँ झै तपाईँहरू समक्ष उपस्थित भइसकेको छु तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ अनि त्यस्तै गरेर W W dot radio vision dot com dot NP login गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ त्यो मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको कुराकानी जोड्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौ आजको यस कार्यक्रममा मसँग तपाईँहरूको लागि लिएर आएको भेट रहेको छ गत बिहिबार विराटनगरको राष्ट्र सेवक बहुमुखी सहकारी संस्थामा मुक्तकार सन्तोष अङ्गाईको मुक्तक संग्रह सयलको भव्य उपस्थितिका माझ लोकार्पण गरियो आज सोही कार्यक्रमको झलक म तपाईँहरू समक्ष प्रस्तुत गर्नेछु विराटनगरमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्राज्ञ दधिराज सुवेदीजी विशिष्ट अतिथिमा प्राज्ञ विवश पोखरेलजी प्राज्ञ खेम नेपालीजी हुनुहुन्थ्यो भने अतिथिहरूमा बलराम पोखरेलजी मधु पोखरेलजी भूषण ढुङ्गेलजी निर्मला कोइरालाजी देवी पन्थीजी जीवन काफ्लेजी मञ्जुश्री गिरीजी लीलानाथ सिलवालजी रमेन्द्र कोइरालाजी र म स्वयं उपस्थित थिए उक्त कार्यक्रममा अब भने म तपाईँलाई सोझै लिएर जान चाहन्छु शैल मुक्तक संग्रह विमोचन पश्चात संग्रहका बारेमा मैले आफ्नो कुरा राखेको छु शुरूमा र तत्पश्चात भने कार्यक्रम सञ्चालन गर्नुहुनेछ कार्यक्रमका आयोजक झोराहाट नाट्य समूहका संरक्षक भरत गुरागाई बर्बरेज्यूले ज्यूले जुन कार्यक्रमको सभापतित्वको आसन ग्रहण गर्नुभएको थियो झोराहाट नाट्य समूहकै छत्र बहादुर काफलेजीले ढिला नगरी म कार्यक्रम हलतर्फ लिएर जान्छु शैल मुक्तक संग्रह विमोचन भइसक्यो विमोचन पश्चात मुक्तक मालाका संचालक हजुर म कृतिको बारेमा के भन्छु हलतर्फै तपाईँहरूलाई लिएर जान चाहन्छु अहिले मैले सन्तोष अम्काईलाई झट्ट भन्नुपर्दा मुक्तक लेखिरहेको मान्छे अनि मुक्तकको एउटा अभियन्ताको रूपमा लिएको छु आजभन्दा छ सात वर्ष आठ वर्ष अगाडि उहाँले रेडियो भिजनमा मुक्त नालामा मुक्तक पठाउनु हुँदा उहाँसँग मेरो पहिलोचोटि चिन्जान भएको हो दुई हजार सत्तरी साल माघ अठार गते पोखरामा सोह्र सत्र अठार गते मुक्तकको एउटा घोषणा पत्र सार्वजनिक भयो नेपाल मुक्त प्रतिष्ठान केन्द्रीय अध्यक्ष रामकाजी कोनीज्यूको संयोजकत्वमा चतुष्पदीय मुक्त खरबहरूलाई नेपाली मुक्तक मानिन्छ अनुप्रासयुक्त मुक्त खरबहरू पहिलो दोस्रो अरब अनुप्रासयुक्त तेस्रो स्वतन्त्र चौथो अरब अनुप्रासयुक्त मुक्तकलाई नेपाली मुक्तकमा रुवायात शैलीको मुक्तकलाई मुक्तक मानिन्छ है भनेर भनिसकेपछि त्यही घोषणा पत्रलाई आत्मसात गर्दै मुक्तकार सन्तोष अङ्गाईको मुक्तक संग्रह पाठक समक्ष छ एक दशकदेखि रेडियोमा कार्यक्रम सञ्चालन गर्दै जाँदा दुई दशकदेखि नेपाली मुक्तकमा आफ्नो कलम चलाउँदै जाँदा मलाई यति भन्न चाहिँ कुनै पनि हिचकिचाड छैन मैले आजसम्म पढेका सम्पूर्ण मुक्तकहरू संग्रहहरू मध्ये सबैभन्दा उत्कृष्ट मुक्तक संग्रह लागेको मलाई यो सहयोग हो यसको निमित्त लेखकलाई धेरै धेरै बधाई छ मलाई यो चाहिँ किताब हेर्दै जाँदा यसमा मुक्तक लेख्नुहुँदा उहाँले विषय विविधता त जोड्नु भएकै छ हरेक विषयमा उहाँको कलम यति फुर्तिलो चलेको छ त्यो म शब्दमा बयान गर्न सक्दिनँ यसमा दुर्लभ दुर्लभ अनुप्रासको प्रयोग छ यस्ता अनुप्रासमा पनि मुक्तक लेखिन्छ है भन्ने इक्जाम्पल यसमा छ जुन म तपाईँहरू समक्ष प्रस्तुत गर्छु पिही रहने कि पिउन छोड्ने दारू तँ आफ्नै सोच्नुहोस् पिही रहने कि पिउन छोड्ने तारु तँ आफ्नै सोच्नुहोस् कहिलेसम्म राख्ने यात्रा सुचारु तँ आफ्नै सोच्नुहोस् छिटो गए तेल जोगिन्छ तपाईँको ढिलो गए ज्यान धनको गर्ने कि जीवनको भारी तँ आफ्नै सोच्नुहोस् अब हेर्नुहोस् है आगन्तुकमा स्वार्थ मण्डित हुन्छ दुई मात्रै छैन मैले अनुप्रासलाई ध्यान दिन आग्रह गरिराखेको छु आगन्तुकमा स्वार्थ मण्डित हुन्छ दुई मात्रै छैन तेस्रो नै देशको पण्डित हुन्छ दुई मात्रै छैन अङ्गीकृत नागरिकलाई उच्च पदमा बसाइरहे एक दिन यो देश खण्डित हुन्छ दुई मात्रै छ यस्ता यस्ता मुक्त तरफहरू उहाँको मुक्तकमा अलिकति खोज छ स्क्रिप्टेड मुक्तक लेख्न रुचाउनुहुन्छ खोज कस्तो कस्तो मुक्तकमा उहाँले कसरी खोज भएको छ थोरै अनुप्रासको कुरालाई पनि जोडेर भन्छु जनहितको पक्षमा हुकुम किन आउँदैनन् जनहितको पक्षमा हुकुम किन आउँदैनन् उपचारार्थ दबाई छुकुम किन आउँदैनन् जनहितको पक्षमा हुकुम किन आउँदैनन् उपचारार्थ दबाई छुकुम किन आउँदैनन् भीष्म भेट्न युधिष्ठिर कुरुक्षेत्र गए जसरी शासकहरू रोल्पा रुकुम किन आउँदैनन् यस किसिमका यस्तै यस्तै फरक फरक विषयमा मुक्तक लेख्न उहाँ खपिस हुनुहुन्छ हामीले सोचेका थियौँ यो हामीले कहिले व्यापारीको पक्षमा लागेर कहिले मुक्तक लेख्नु जो व्यापार गर्नुहुन्छ बजारमा अहिले पसो थापेर बसिरहनु भएको व्यक्तिहरूको पीडामा एउटा मुक्तक सुनाउँछु ल खडा गरेर बिग्न बाधा मुसाले खाँदो रहेछ खडा गरेर बिग्न बाधा मुसाले खाँदो रहेछ भएमा व्यापारी साधा मुसाले खाँदो रहेछ नाफा होला भन्टानेर व्यापार गर्न थाले आधा सड्दो रहेछ आधा मुसाले खाँदो रहेछ अनि त्यो ठेकापट्टा गर्ने इन्जिनियरहरू हुन्छन् ठेका ठेकापट्टा गर्ने इन्जिनियरको बारेमा कसैले मुक्तक लेखा छ होला त्यसरी मुक्तकमा उठाउनुपर्छ भन्ने कसैले त्यो यस्तो यस्तो सोच के उहाँको त्यो जुन खोजमूलक मुक्तकमा गर्नु छ कमाउनु सङ्घर्ष कामै पाइन्न के गरौँ गर्नु छ कमाउन सङ्घर्ष कामै पाइन्न के गरौँ गुम्छ जाँगर हराउँछ हर्ष कामै पाइन्न के गरौँ गर्नु छ कमाउन सङ्घर्ष कामै पाइन्न के गरौँ घुम्छ जाँगर हराउँछ हर्ष कामै पाइन्न के गरौँ गर्न त ठेक्का लिएको काम उत्कृष्ट गरौँ लाग्छ उत्कृष्ट गरे अर्को वर्ष कामै पाइन्न के गरौं यो मुक्तक संग्रहका लेखक सन्तोष सङ्गैजीको एउटा मुक्त जुन एघारको ऐसिक नेपालीमा समावेश छ सेन्ट जेभियर्सको कक्षा एघार बाह्रमा यो पढाइ भइराखेको छ र अर्को एउटा कलेजमा पनि यो मुक्त पढाइ भइराखेको छ मह हात साट पैसो पनि आउँछ पाठ्यक्रममा समावेश मुक्त मह काड हात साट पैसो पनि आउँछ गुम्री बुन कुचोबाट पैसो पनि आउँछ मह काँडो हात छाट पैसो पनि आउँछ घुम्री बुन कुचोबाट पैसो पनि आउँछ सित्तैमा मेरो कुरा काट्दै हिँड्नुभन्दा सैलु खोला कपाल काट पैसो पनि आउँछ यो मुक्तक संग्रह पढ्दै जाँदाखेरि सुरुवातदेखि अन्त्यसम्म प्रशंसै मात्रै गरेर कसरी एउटा मुक्तको चर्चा गर्न सकिएला अनि त्यस्तो मुक्तक संग्रह निकालिरहँदाखेरि मलाई चाहिँ म मुक्तक संग्रह निकाल्ने तयारीमा थिएँ एक दुई वर्ष ब्रेक लाग्यो यो मुक्तक संग्रहले अझै पनि ममा मुक्तक संग्रह निकाल्ने एउटा जुन लोभ थियो जुन एउटा भोग थियो म त्यो अनुसारको त्यो लेभलको तिखारीमा बाँकी नै छ त्यो अनुसारको मैले मुक्तक लेख्न बाँकी नै छ भन्ने मलाई एक किसिमको आवाज दिएको छ यो मुक्तक सङ्ग्रहले र यो मुक्तक सङ्ग्रह ज जसले पढ्नुहुन्छ मुक्तक आजै निकालौँ भोलि नै निकालौँ भन्ने तपाईँको मनमा सोच छ भने तपाईँहरूलाई पनि यसले दुई वर्ष चाहिँ पछाडि धकेल दिन्छ अब यसलाई हामीले हाम्रा लागि आएको औषधि मान्ने कि हाम्रो जो सागरलाई मार्न आएको विषादी मान्ने कि त्यो चाहिँ हामीमा भर पर्छ हामीले यसलाई कसरी लिन सक्छौँ अनि सर यो एउटा लोकलाग्दो कुरा के छ भने यो मुक्तक सङ्ग्रह वैशाख एक गते काठमाडौँमा विमोचन भयो पन्ध्र सय प्रति मुक्तक सङ्ग्रह विमोचन भएको अब अहिले गएर आज चौध गते हुँदैछ दोस्रो संस्करणको लागि उहाँले छापाखाना कुद्नु पर्नेछ अब कसले भन्छ मुक्तकको बजार छैन भनेर यसले एउटा मुक्तकको बजार छ मुक्तक पनि किनेर पढ्छन् मान्छेले राम्रो मुक्तक लेख्न सक्यो भने उत्कृष्ट मुक्तक दिन सक्यो भने भन्ने चाहिँ सबैलाई बनाउँछ त्यसै पाठ्यक्रममा मुक्त आउँछ त्यसै मुक्तक संग्रह प्रकाशित भएको चौध दिनमा दोस्रो संस्करण निकाल्न लेखक छापाखाना कुर्नुपर्छ मुक्तक संग्रह निकालेपछि यस्तो निकाल्न पाइयोस् न किन चौध दिन दिने छापाखाना पुग्न परोस् मुक्तकार सन्तोष अङ्गाईले पूर्व मेचीदेखि लिएर पश्चिम महाकालीसम्मका सुगम ठाउँदेखि लिएर दुर्गम ठाउँसम्मका हरेक ठाउँका हरेक विषयवस्तुका यति लोकतात्वसँगले उठाउनु भएको छ नि मुक्त यो मुक्तक सङ्ग्रहमा मैले हेर्दै गर्दाखेरि देखिएको त्रुटि भनेको कमा होला चन्द्रबिन्दु होला नलगाउनु पर्ने ठाउँमा कमा किन लगाइदिया होला अनि लगाउनु पर्ने ठाउँमा चाहिँ किन नलागिदिएको होला भन्ने हुन्छ अरू खासै त्यस्तो धेरै त्रुटि यसमा केही पनि छैन हामीले बजारबाट किनेर ल्याएको नौनी हुन्छ नि कुनैमा केरा मिसिएको हुन्छ कुनैमा सुजी मिसिएको हुन्छ यो शुद्ध गाईको नौनी हो यसमा केही मिसिएको छैन र यसले अबका पुस्ताहरूलाई पनि के चाहिँ मार्ग निर्देशन गर्छ भने मुक्तक अब चार हरफ मात्रै लेखेर मुक्तक हुँदैन मुक्तक लेख्नको लागि अध्ययन बढाउनु पर्ने हुन्छ स्क्रिप्टेड मुक्तक लेख्नुपर्ने हुन्छ एउटा उपन्यास लेख्न चाहिँ हामी बेलायतको कुनै एउटा ठाउँमा जाने श्रीलङ्का कुनै एउटा टापुमा जाने अनि एउटा मुक्तक चाहिँ कोठाभित्र बसेर लेख्ने त हुनै सक्दैन नि गागरमा सागर अटाउने क्षमता मुक्तकले राख्छ भनेर ठुला ठुला आवाज गर्दै सडक सडकमा हिँड्ने अनि सागरलाई चाहिँ गागरमा अटाउन आफूले मेहनत नगरे सागर फर्लप पाएर गागरमा त बस्दैन र यो मेहनत यो सङ्ग्रहमा छ मलाई अन्त्यमा के भन्न मन लागेको छ भने यो मुक्तक संग्रह सम्पूर्ण नेपाली मुक्तका लागि जो मुक्तक संग्रह निकाल्दै हुनुहुन्थ्यो उहाँहरूका लागि त एउटा चुनौती भयो नै तर सबैभन्दा ठुलो चुनौती अब सन्तोष अम्गाईलाई छ चुनौती के छ भने अब मुक्तक संग्रहको अर्को नयाँ संग्रह उहाँले निकाल्नु निकाल्नु हुँदा यो लेभलको मुक्तक संग्रह उहाँले नेपाली मुक्तकलाई दिन सक्नुहुन्छ कि सक्नुहुन्न तपाईँको अग्नि परीक्षा यो मुक्तक संग्रह होइन अबको मुक्तक संग्रह हो तपाईँले त्यो मुक्तक संग्रह पनि यही लेभलको दिन सक्नुहोस् हामी यही आशा गर्छौँ मैले भनिराखेको हो शब्द शब्द खेलाउन जान्नुपर्छ महाशय श्रोता दर्शक आफैतिर तान्नुपर्छ महाशय शब्द शब्द खेलाउन जान्नुपर्छ महाशय श्रोता दर्शक आफैतिर तान्नुपर्छ महाशय चार हरब कोर्दैमा कहाँ बन्छ र मुक्त चस्स मुटो छुने बाँड हान्नुपर्छ महाशय र यो बाँड यो मुक्तक सङ्ग्रहमा छ धेरै प्रशंसा गर्यो होला तपाईँहरूले सङ्ग्रह पढिसकेपछि तपाईँले आफै थाहा पाउनुहुन्छ धन्यवाद नमस्कार यो थियो शैल संग्रहको बारेमा संक्षेपमा मैले राखेको धारणा तपाईँहरू समक्ष अब भने कार्यक्रम संचालनमा मलाई साथ दिनुहुनेछ कार्यक्रम हलबाटै झोराहाट नाट्य समूहका संरक्षक आदरणीय व्यक्तित्व भरत गुरागाई आज म हाम्रा अति धेरै विशिष्ट व्यक्तित्वहरू आज दायसमा हुनुहुन्छ म सबैको शुभकामना मन्तव्य लिने पक्षमा वास्तवमा छुइनँ र केही साथीहरूको चाहिँ मुक्तकहरू नै बरु सन्तोष अङ्गाईका मुक्त कस्ता रहेछन् भनेर सुनौँ भन्ने लागेको छ त्यसैले केही साथीहरूलाई म मञ्चमा आमन्त्रण गर्छु लक्ष्मी रायमाझीलाई सन्तोष अङ्गाईको दुईटा मुक्तक वाचन गर्न अनुरोध गर्छु सम्पूर्णमा नमस्कार भाइ सन्तोषलाई धेरै धेरै बधाई भन्दै म उहाँलाई स्वागत स्वरूप म उहाँकै दुईटा मुक्त वाचन गर्छु जनतामा विश्वास छर्छन् नसोचे हुन्छ पर्दा देशकै लागि मर्छन् नसोचे हुन्छ जनतामा विश्वास छर्छन् नसोचे हुन्छ पर्दा देशकै लागि मर्छन् नसोचे हुन्छ परदेशीको लास ल्याउन वर्षौं लाउनेले परदेशीको लास ल्याउन ल्याउन वर्षौं लाउनेले लिपुले फिर्ता गर्छन् नसोचे हुन्छ भगवानमाथि खेलवाड गर्यौ अरू के भनौ यो नजरबाट झन् तल झर्यौ अरू के भनौ भगवानमाथि खेलवाड गर्यौ अरू के भनौ यो नजरबाट झन् तल झर्यौ अरू के भनौ झट्ट हेर्दा देखे झै नहुने रहेछ यथार्थमा झट्ट हेर्दा नदेखे झै नहुने रहेछ यथार्थमा मिश्री ठानेको फिटगिरी पर्यौ अरू के भनौ धन्यवाद म एकदम थोरै समय लिएर सन्तोष अङ्गाईलाई शुभकामना जाहेर गरिदिन हुन अनुरोध गर्छु र सबभन्दा पहिले म यो मञ्चमा आएर आफ्ना दुई शब्द राखिदिन हाम्रा अग्रज दाजु भूषण ढुङ्गेललाई अनुरोध गर्छु धन्यवाद मुक्तकको कुराहरू हुन त थोरै समयमा कति कुरा गर्ने र मुक्तकको साध्य छैन मुक्तक आफ्नै एउटा छोटो सघन विधा हो संक्षिप्ततम काव्यात्मक भेद हो तर पनि यसका बारेमा बोल्नु पर्दाखेरि थुप्रै कुराहरू छन् यसका सैद्धान्तिक पक्षहरूका बारेमा पनि यसका संरचनाका बारेमा विषयवस्तुका बारेमा र अहिले भर्खरै लोकार्पित कृतिका बारेमा जुन हाम्रो मदन भाइले बताएर जानुभयो त्यस हिसाबले हेर्दा यस कृतिका बारेमा पनि बोल्ने कुराहरू प्रशस्तै छन् जस्तो लाग्दछ तर पनि समय परिस्थितिलाई विचार गरेर धेरै कुरा भन्न नसके पनि थोरैमा जति जे जति अहिले यस कृतिका बारेमा परिचय प्राप्त गरियो त्यस आधारमा मलाई लाग्छ स्रष्टालाई हार्दिक धन्यवाद पनि दिनुपर्छ अहिले सरसर्ती एक दुईवटा मुक्तक त हेर्न भ्याइयो हेर्दाखेरि ती दुई चारवटा मुक्तकहरूले मन खिच्यो पनि जुन दुई चारवटा मुक्तकहरू यहाँ वाचन पनि गरेर सुनाइयो यहाँहरू सामु त्यसले पनि चाहिँ एउटा प्रतिनिधिमूलक रूपमा यो मुक्तक संग्रहको परिचय दिन्छ यो मुक्त संग्रह कस्तो छ भन्ने कुराको परिचय दिन्छ प्रेरक मुक्तकहरू पनि छन् समसामयिक विषयवस्तुलाई प्रतिनिधित्व गर्ने मुक्तकहरू पनि छन् स्रष्टा स्वयं आफू विदेश बसेर जुन किसिमको कष्ट भोगेको छ त्यो अनुभव पनि यहाँ पोखिएको देखिन्छ सामान्य किसिमले मात्रै पोखिएको होइन त्यो अत्यन्त सारगर्भित रूपले पोखिएको देखिन्छ यी सबै कुराहरूले एउटा अत्यन्त सुखद निष्कर्ष के भन्न सकिन्छ भने हाम्रो नेपाली मुक्तक अत्यन्त सुखद भविष्यको तर्फमा उन्मुख भइराखेको छ यस्ता प्रकारका मुक्तकारहरू देखा परिरहेका छन् यस प्रकारका मुक्त कृतिहरू प्रकाशन भइरहेका छन् भने त्यसले एउटा मुक्तकसँग नाता भएको कुनै पनि व्यक्ति म जस्तो कुनै पनि व्यक्ति खुसी नहुने त कुरै भएन किन यसले हामीलाई के संकेत गर्छ भने आगामी दिनमा नेपाली मुक्तक अत्यन्त समुज्वल छ भन्ने कुरा इङ्गित गर्छ त्यसका लागि म पुनः पुनः पनि हाम्रो सन्तोष अमगाई भाइलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु जति धन्यवाद दिए पनि थोरै नै हुन्छ जस्तो मलाई लाग्छ यति राम्रो कृति प्रकाशन गरेकोमा अघि हाम्रो मदन भाइले एउटा चुनौती पनि राख्नुभयो अब दोस्रो कृति निकाल्ने बेलामा त निकै होस पुर्याउनु पर्छ है भनेर है अब त्यो त्यो चुनौतीबाट भाग्ने हो भने एउटा उपाय चाहिँ छ अर्को कृति निकाल्नै भएन त्यो एउटा सजिलो उपाय छ तर मलाई लाग्छ यस्तो प्रखर स्रष्टाले त्यो सजिलो उपाय रोज्छन् भन्ने मलाई लाग्दैन त्यसैले अलिकति चुनौती छ अब यस्तो युवावस्थामा चुनौती त स्वीकार गर्नु पनि पर्छ चुनौती भनेको अवसर पनि हो र त्यस चुनौतीमा सफलता प्राप्त होस् यो मुक्तकको हाम्रो बगैँचामा नेपाली मुक्तकको बगैँचामा एउटा अर्को एउटा सुन्दर फूल फक्रिएकोमा अत्यन्त खुसी प्रकट गर्दै पुनः पुनः हाम्रो स्रष्टालाई बधाई ज्ञापन गर्दै र धन्यवाद समेत दिँदै म आफ्नो छोटो संक्षिप्त मन्तव्यलाई यहीँ विश्राम दिन्छु नमस्कार धन्यवाद दाजु तपाईँलाई पनि धेरै धेरै धन्यवाद म मुक्तका लागि अनुरोध गर्छु बहुत मिठो कि धनी प्रिय बहिनी मञ्जुश्री गिरीलाई सबैमा मुक्त किल अभिवादन भाइ सन्तोषलाई धेरै धेरै बधाई गरेर आफैलाई स्नेह कोदो किन्न आएछन् गरेर आफैलाई स्नेह कोदो किन्न आएछन् बलियो बनाउन देह कोदो किन्न आएछन् बिटोलो हो पूजामा चल्दैन भन्ने पण्डित बिटुलो हो पूजामा चल्दैन भन्ने पण्डित हुना साथै मधुमेह कोदो किन्न आएछन् किन्छु भने जाँदाखेरि किन्न सकिएन किन्छु भने जाँदाखेरि किन्न सकिएन मन बुझाउनु पर्यो फेरि किन्न सकिएन लाखमा बेची विदेश गाथे करोड भएछ लाखमा बेची विदेश गाथे करोडको भएछ फर्किएसी त्यही घडेरी किन्न सकिएन फर्किएसी त्यही घडेरी किन्न सकिएन धन्यवाद धन्यवाद प्रिय श्रेष्ठा मञ्जुश्री गिरीलाई आफ्ना शुभ भावनाहरू सन्तोषजीप्रति राखिदिनुहुन विराट साहित्य संगमका अध्यक्ष गजल सम्राट दाजु मधु पोखरेललाई पोडियममा आमन्त्रण गर्छु समय अत्यन्त छोटो छ साँच्चै नै भाइ मदन भण्डारीले अघि व्याख्या गरे अनुसार मैले पनि यसो पल्टाएर हेरेँ मुक्तकहरू दुई चारवटा मैले पनि लेखेँ तर मैले लेखेका त मुक्तकै होइन रहेछ अहिले मलाई याद भइरहेछ यसरी भाइ सन्तोष अङ्गाई जुन एउटा मुक्तकको नेतृत्व गरेर अगाडि भए जस्तो पो मलाई अनुभूति भइरहेको छ किनकि उहाँले मुक्तक लेख्छु भन्नेहरूका लागि एउटा गतिलो शिक्षण प्रदान गरे जस्तो लाग्छ यदि मुक्तक लेख्नेहरूले यो किताब अध्ययन गरेका खण्डमा र मलाई लाग्छ यति राम्रो यतिको चाहिने सशक्त मुक्तक लेखन आजसम्म मैले पनि देखेको थिइनँ हम्गाई भाइलाई अझ सशक्त मुक्तक लिएर अर्को कृति पनि लिएर आउनुहुनेछ भन्ने आशा एवं विश्वास लिँदै हार्दिक बधाई म मेरा भनाइहरू अन्त्य गर्नुभन्दा पहिले एउटा मुक्तक त भन् मन लाग्यो पिरहने कि पिउन छोड्ने दारू त्यो आफै सोच्नु कस्तो परेछ फेरि मेरै भाइ पिरहने कि पिउन छोड्ने दारू त्यो आफै सोच्नुहोस् कहिलेसम्म राख्ने यात्रा सुचारू त्यो आफै सोच्नुहोस् छिटो गए तेल जोगिन्छ तपाईँको ढिलो गए ज्यान धनको गर्ने कि जीवनको भारो त्यो आफै सोच धन्यवाद म प्रिन्स प्रमोदलाई मञ्चमा आमन्त्रण गर्छु दुईवटा मुक्तका लागि तालिकावाद अत्याधिक पीडा भोग्दै होटल छिर्नुपर्छ अत्याधिक पीडा भोग्दै होटल छिर्नुपर्छ आफैलाई अभागी सोच्दै होटल छिर्नुपर्छ अत्याधिक पीडा भोग्दै होटल पर्छ आफैलाई अभागी सोच्दै होटल पर्छ खुल्ला खुल्ला मुक्त देशका हामी जनताहरू खुल्ला मुक्त देशका हामी जनताहरू शौचालय खोज्दै होटल पर्छ कयौं मुटु धुजा भएको हाम्रै सामुमा कयौं मुटु धुजा भाछ हाम्रै सामुन्नेमा देशभक्ति मुजा भाछ हाम्रै सामुन्नेमा कयौं मुटु धुजा भाछ हाम्रै सामुन्नेमा देशभक्ति मुजा भाछ हाम्रै सामुन्नेमा वीर सपुतको शालिक समेत ढलाएर वीर सपुतको शालिक समेत ढलाएर कपुतको पूजा भाछ हाम्रै सामुन्नेमा कपुतको पूजा भाछ हाम्रो सामुन्नेमा हजुर उहाँ समग्र सुनसरी र इनरुवाको समेत प्रतिनिधित्व हुने गरी सप्तरङ्गी साहित्य समाजका अध्यक्ष दाजु रमेन्द्र कोइरालालाई पोडियममा आमन्त्रण गर्छु दुई मिनटका लागि सम्पूर्ण महानुभावहरूलाई नमस्कार यहाँ बस्दा बस्दै आठ दसवटा मुक्तक हेर्न भ्याए त्यसमध्येको सबभन्दा शक्तिशाली मुक्तक चाहिँ मलाई यो लागेको छ एक सौ सत्तरी नम्बरको लास्ट लास्ट लास्टतिर छ त्यसलाई म भन्न गइरहेको छु बनाएछौ मन ढुङ्ग्यान बनाएछौ मन ढुङ्ग्यान जिम्मा लिन्छौ लिन्नु ठग्नलाई त देऊ ध्यान जिम्मा लिन्छौ लिन्नु बनाएछौ मन ढुङ्ग्यान जिम्मा लिन्छौ लिन्नु ठग्नलाई त देऊ ध्यान जिम्मा लिन्छौ लिन्यौ अरूको प्रमाण पत्रले चलाउँदैछौ औषधि पसल अरूको प्रमाण पत्रले चलाउँदैछु औषधि पसल तलमाथि भए ज्यान जिम्मा लिन्छौ लिन्यौ धन्यवाद धन्यवाद दाजुलाई शुभकामनाका दुई शब्द राखिदिनु भनेको उहाँलाई मुक्तकले यसरी तानेछ कि उहाँले मुक्तक भन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ दाजु त्यसै गरिकन मुक्तकार सन्तोष साङ्गाईको दुईवटा मुक्तक वाचन गरिदिनु हुन म पोडियममा मुक्न गर्छु भर्खरै उहाँको मुक्तक संग्रह विमोचन पनि भएको छ बहिनी अम्बिका खरेल उप्रेतीलाई पोडियममा आमन्त्रण गर्छु सन्तोष साङ्गाईको दुईवटा मुक्तक धन्यवाद सर साथ दिन नसक्ने छौ जान्दा जान्दै पनि साथ दिन नसक्ने छौ जान्दा जान्दै पनि सम्हालिनै पर्छ धौधौ जान्दा जान्दै पनि सम्हालिन पर्छ धौ धौ जाँदा जाँदै पनि पापी यो मन तिमी बाहेक अरू चाहँदैन पापी यो मन तिमी बाहेक अरू चाहँदैन तिमी अरू कसै कि हौ जान्दा जान्दै पनि तिमी अरू कसै कि हौ जान्दा जान्दै पनि अबजस र असन्तोष नारीलाई किन दिइन्छ अबजस र असन्तोष नारीलाई किन दिइन्छ बोसको सट्टामा रोष नारीलाई किन दिइन्छ लिङ्ग निर्धारण शुक्र किटले गर्छ जान्दा जान्दै लिङ्ग निर्धारण शुक्र किटले गर्छ जान्दा जान्दै छोरी जन्मनी जन्मिनेको दोष नारीलाई किन दिइन्छ छोरी जन्मनेको दोष नारीलाई किन दिइन्छ धन्यवाद अबलाई भने म मञ्चमा आमन्त्रण गर्छु लामो समयदेखि साहित्य सेवामा समर्पित एक आदरणीय अत्यन्तै सम्मानित व्यक्तित्व बलराम पोखरेल आज डायसमा हुनुहुन्छ म उहाँलाई दुई शब्द राखिदिन अनुरोध गर्छु धन्यवाद म बोल्न त्यति साह्रो जान्दछु जस्तो लाग्दैन किनभने यो मुक्तकको कुरा पर्यो यो एउटा भेला भनेको एक किसिमको पाठशाला पनि हो अब बोल्ने मान्छेहरू कसैले थाहा छ भने के भनिदिनु होला भने मुक्तक यो तीन अक्षरको शब्द छ मुक्त यसको अर्थ के हो केबाट मुक्त छ यो नम्बर एक नम्बर दुईमा परम्परालाई यसले के तोडेर यो मुक्त भएको हो र यो मुक्तक कहलियो र मुक्तकलाई यसरी चाहिँ जसरी सबैको माझमा प्रस्तुत गरि रा, राखिएको छ र प्रस्तुत हुँदाका क्रममा यो यति लोकप्रिय हुँदै गएको छ यो के कारणले चाहिँ त्यसरी लोकप्रिय हुन सकेको हो मुक्तक छन्दमा छ कि छैन अनुप्रासमा छ भनेपछि छन्द अनुप्राससित कति सम्बन्धित छ र मुक्तकले मान्छेको आकर्षण मान्छेको मन तानेको कारणले यो ज्यादै नै प्रभावित हुन गइराखेको छ सबभन्दा धेरै धेरै धेरै बधाई र शुभकामना त के भने यसभित्रका केही मुक्तकहरू एउटा भए पनि दुवटा भए पनि पाठ्यक्रममा राखियो त्यसको लागि धेरै धेरै धन्यवाद छ र उहाँको भविष्य साह्रै सुरक्षित हुँदै जाओस् र धेरै नाम कमाउनुहोस् त्यसमा म शुभकामना व्यक्त गर्दछु मदन भाइलाई त झन् म एकदमै कहिले देखेको थिएन अहिले देख्न पाएँ दुवैजनालाई श्रष्टालाई र मदन भाइलाई उहाँहरूप्रति म नमन व्यक्त गर्छु ज्येष्ठ नागरिक भए पनि उहाँहरू मेरो आदरणीय हुनुभयो सम्मानित हुनुभयो योभन्दा बढी म केही भन्न सक्दिनँ धन्यवाद धन्यवाद धन्यवाद धन्यवाद सर थोरै शब्दमा सारगर्भित विचार राखेर जानुभएको छ अब भने सन्तोष गाईको दुईवटा मुक्तकहरू वाचन गरिदिन म पोडियममा आमन्त्रण गर्छु लक्ष्मी स्मृतिलाई मुक्तकार लक्ष्मी स्मृति धन्यवाद उद्घोषक ज्यू मुस्तकिलो अभिवादन प्रकट गर्दछु सम्पूर्णमा र एउटा सन्तोषजी प्रति समर्पित गरेर लेखेको मुक्तक पनि म वाचन गर्छु मह काट्ने हात चाट्ने यिनै सन्तोष हुन् उपदेश दिँदै गफ छाट्ने यिनै सन्तोष हुन् मह काट्ने हात चाट्ने यिनै सन्तोष हुन् उपदेश दिँदै गफ छाप्ने यिनै सन्तोष हुन् आफू भने यता शब्दहरूको खेती सपारेर आफू भने यता शब्दहरूको खेती सपारेर सके जति मान्छे ढाप्ने यिनै सन्तोष हुन् अब भने म एउटा सन्तोषको मुक्त घर न घाटको हुन म कसरी आऊ सबको सानो रुन म कसरी आऊ सन्तोष घर न घाटको हुन म कसरी आऊ सबको सामु रुन म कसरी आऊ जीवन दिन्छौ भनेको थिए सुपारी दिऊ घर घाटको हुन म कसरी आऊ सबको सामु रुन म कसरी आऊ जीवन दिन्छौ भनेको थिए सुपारी दिऊ तिम्रा गोडा धुन म कसरी आऊ तिम्रा गोडा धुन म कसरी आऊ धन्यवाद धन्यवाद सन्तोष र लक्ष्मीजीको निकै गहिरो मित्रता देखा पर्दैछ अब मैले बोलाउनुपर्छ यहाँ सन्तोष अङ्गाईलाई पारेर निकै झमेलामा औँला मागियो धेरै नदी हत्केलामा औँला मागियो पारेर निकै झमेलामा औँला मागियो धेरै नदी हत्केलामा औँला मागियो मैले दुवै हात गुमाएर थोरै जग्गा किनेको थिएँ पारेर निकै झमेलामा औँला मागियो ध्यानै नदी हत्केलामा औँला मागियो दुवै हात घुमाएर थोरै जग्गा किनेको थिएँ नामसारी गर्ने बेलामा औँला मागे नमस्कार आज बहुत खुसी लागिराखेको छ र म एकदम भावुक पनि भइरहेको छु मैले जति पनि वक्ताहरूले बोलिराख्नु भएको छ मैले मेरो मुक्तकबारे त केही पनि बोल्दिनँ किनभने यहाँहरूले बोलिसक्नु भएको छ आउने वक्ताहरूले पक्कै बोल्नु होला म आफ्नै बारेमा बोल्न चाहिँ नजान्ने मान्छे मलाई अरूको मुक्त सङ्ग्रहको समीक्षा गरेको अनुभव पनि छ सम्पादन गरेको अनुभव पनि छ तर म आफ्नै बारे चाहिँ बोल्न सक्दिनँ किनभने मैले आजसम्म जस्तो मुक्तक लेखेँ म अझै पनि सन्तुष्ट छैन यो किताब आउँदै गर्दाखेरि मलाई अझै पनि मैले सोचे जस्तो लेख्न सकिनँ भन्ने मात्र परिराखेको छ त्यही भएको कारणले म मेरो किताब बारे चाहिँ केही पनि बोल्दिनँ बरु यहाँहरूमा केही मुक्तक चाहिँ जोड्छु दुःख हुँदै कुर्कुच्चा पाऊ खेताला खोज्दै हिँड्छन् दिन्छु भन्दै बढी भाउ खेताला खोज्दै हिँड्छन् दुखा हुँदै कुर्कुच्चा पाऊ खेताला खोज्दै हिँड्छन् दिन्छु भन्दै बढी भाउ खेताला खोज्दै हिँड्छन् सहरतिर भौता हिँड्छन् बेरोजगार भई छोराछोरी हुँदै कुर्कुच्चा भाउ खेताला खोज्दै हिँड्छन् दिन्छु भन्दै बढी भाउ खेताला खोज्दै हिँड्छन् सहरतिर हिँड्छन् बेरोजगार भई छोराछोरी गाउँतिर तिनैका भाउ खेताला खोज्दै हिँड्छन् मुक्त भाषण गर्दै गर्दा नेपाली मुक्तकमा के फरक गरौँ गर्नुपर्छ भन्ने चाहिँ मलाई हरदम लाग्छ म त्यसमा प्रयासरत छु र सोयल मुक्तक सङ्ग्रह यहाँहरूमा आज आइसकेपछि किताब कति पिस छ सीमित त्यो भएको कारणले तपाईँहरूले पढेर र मदन सरले भनिसक्नु भएको छ पन्ध्र सय प्रतिमा लगभग सबै किताब चाहिँ सकिसकेको छ त्यो हुनाले पनि म दोस्रो संस्करणको तयारीमा छिट्टै जुट्नुपर्छ यहाँहरूले सक्दो छिटो कमी कमजोरी औँलाई दिएर मलाई त्यो जानकारी गराइदिनु भयो भने म थप आभारी हुनेछु किनभने मलाई मुक्तकको अभाव थिएन मलाई मदनजीले भनिराख्नुहुन्थ्यो तपाईँले यसरी मुक्तक लेख्दै गर्दाखेरि किन कम राख्नु हो भनेर हिजो मात्र पनि कुरा गर्नुभएको थियो अलिक कम भएको होइन भन्ने कुरा गर्नु भएको थियो मलाई चाहिँ त्यस्तो लागेन किनभने तपाईँको सयवटा मुक्तक राखेर पनि किताब आएको छ त्योभन्दा कममा पनि आएको छ र म के चाहन्छु भने मलाई सङ्ख्यात्मक रूपले धेरै भन्दा पनि गुणात्मकता बढी दिन सकियोस् भन्ने लाग्छ त्यही भएको कारणले पनि मैले एक सय बहत्तरवटा मुक्तक राखेको हुँ मैले अर्को संस्करण ल्याउने क्रममा चाहिँ तपाईँहरूलाई यो मुक्त चाहिँ किताबमा नराखिदिएको भए हुन्थ्यो भन्ने लाग्छ भने कृपया जानकारी गराइदिनु होला म एकचोटि मध्यनजर गर्नेछु यहाँहरूको कमेन्टलाई र त्यसै अनुरूप अगाडि बढ्नेछु नजिक आउँदा समेत घिनाउन भेट लाउँदैनन् आशाकै त्यान्द्रो पनि छिनाउन भेट लाउँदैनन् नजिक आउँदा समेत घिनाउन बेर्लाउँदैनन् आशाकै त्यान्द्रो पनि छिनाउन बेर्लाउँदैनन् पैसाले यति अहङ्कार उब्जायो कि सन्तानमा नजिक आउँदा समेत घिनाउन बेर्लाउँदैनन् आशाकै त्यान्द्रो पनि छिनाउन बेर्लाउँदैनन् पैसाले यति अहङ्कार उब्जायो कि सन्तानमा नोकर भने बाबा छिनाउन बेर्लाउँदैन अर्को एउटा पनि त्यसै क्रममा जोड्छु आर्जिएको ज्ञान विकार हुनुलाई विकास भनिन्न भ्रष्टहरूकै एकाधिकार हुनुलाई विकास भनिन्न आर्जिएको ज्ञान विकार हुनुलाई विकास भनिन्न भ्रष्टहरूकै एकाधिकार हुनुलाई विकास भनिन्न तीन घरको सुविधाका लागि सडक खन्ने नाममा आर्जिएको ज्ञान विकार हुनुलाई विकास भनिन्न भ्रष्टहरूकै एकाधिकार हुनुलाई विकास भनिन्न तीन घरको सुविधाका लागि सडक खन्ने नाममा छ घर पहिरोको शिकार हुनुलाई विकास हुने अर्को एउटा गर्छु न तिम्रो बाधक न त हाँसुको ढिको हुन मन छ बरु तिमीलाई अक्षर बनाएर ढिको हुन मन छ न तिम्रो बाधक न आँसुको ढिको हुन मन छ बरु तिमीलाई अक्षर बनाएर ढिको हुन मन छ म तिम्रो मायामा पागल भएको पागल प्रेमी हुँ न तिम्रो बाधक न आँसुको ढिको हुन मन छ बरु तिमीलाई अक्षर बनाएर ढिको हुन मन छ म तिम्रो मायामा पागल भएको पागल प्रेमी हुँ मलाई तिम्रै सेवा सुसारले निको हुन मन छ पुस्तकबारे बोल्ने जिम्मा यहाँहरूलाई सम्झिन्छु यो किताब मेरो मात्र नभएर अब यहाँहरूको भएको छ र मैले अघि भनिसकेँ मैले मेरो जिन्दगीको अन्तिम कृति सयल होइन र मैले लेख्ने अन्तिम मुक्तक सयलमा छैन मैले अरू पनि मुक्तक लेख्नु छ जिन्दगीमा त्यो कारणले म चाहिँ अब चाहिँ म प्रशंसाको भन्दा पनि आलोचनाको खोजीमा हिँड्नुपर्ने हो कि जस्तो मलाई लागिराखेको छ त्यही भएको कारणले पनि मैले दोस्रो संस्करण ल्याउँदै गर्दाखेरि यसमा भएको कमी कमजोरी हटाएर अझै उत्कृष्ट बनाएर ल्याउन चाहे चाहन्छु त्यसै कारणले कृपया सबैजनाले कुनै मुक्तक यो चाहिँ नराखेको भए हुन्थ्यो कि भन्ने लागेको छ यो मुक्तकमा चाहिँ अझै सुधारेर यसो गरेको भएको हुन्थ्यो कि भनेर भनिदिनु भयो भने म थप आभारी हुनेछु यति जानकारी गराउँछु यहाँहरूमा बुझाइदिन्छु हस् नमस्कार अहिले पनि जलन नै छ क्या मलाई म पनि तिस वर्षको उमेरमा यस्तै बोल्न सक्ने भगवान् कस्तो हुन्थ्यो होला यस्तै लेख्न सक्ने भगवान् कस्तो हुन्थ्यो होला जस्तो लाग्छ यो अति सहयोगी प्रशंसा होइन प्रिय सन्तोष अङ्गाई तपाईँको गुणको प्रशंसा हो यो नबोल्नु होला तर अहिलेलाई भने दुईवटा मुक्तको लागि म प्रिय कवि किशोर पेरालाई स्टुडियोमा आमन्त्रण गर्छु हतार नगरिकन सम्बोधन नगरिकन नमस्कार सन्तोष अङ्गाईलाई मरिमरी बधाई छाँट बेग्लै आउँदो रहेछ पैसा भएपछि फाँट बेग्लै आउँदो रहेछ पैसा भएपछि साग किन्दा सो सोध्नेले खाक किन्दा सोधेन आँट बेग्लै आउँदो रहेछ पैसा भएपछि र अब दोस्रो मुक्तको भन्नुभएको छ यो चाहिँ म भन्छु नै भनेर आएको थिएँ अब अर्को चाहिँ जुन पल्टिन्छ त्यही हुन्छ पदमा बस्न नकारेको कहिले देखिएन छिट्टै छिट्टै गल्ती सकारेको कहिले देखिएन पदमा बस्न नकारेको कहिल्यै देखिएन छिट्टै गल्ती सकारेको कहिल्यै देखिएन घुस खानेले डकाएर त धेरैचोटि देखियो पदमा बस्दा नकारेको कहिले देखिएन छिट्टै गल्ती सकारेको कहिले देखिएन घुस खानेले डकाएर धेरैचोटि देखियो घुस खानेले डकारेको कहिले देखिएन घुस खानेले डकारेको कहिले देखिएन अब यो सम्मानित लोकार्पित लोकार्पण कार्यक्रमलाई सम्बोधन गरिदिनुहुन हुन आजको कार्यक्रमका विशिष्ट अतिथि प्राज्ञ विवश पोखरेललाई पोडियममा आउन गर्दछु सन्तोष सङ्घाई हुन त अडसट्ठी वर्ष भएको छ अहिले आधुनिक मुक्तक्क कुराहरू मदन भाइले पनि गर्नुभयो लेखिँदै आएको छ र सुरु सुरुमा तिसको दशक नेपाली साहित्यमा मुक्तको उर्वर दशक थियो त्यसबेला चतुष्पदी शैलीका केही कविहरू लेख्थे भने दुईदेखि सात लाइनका मुक्तकहरू लेखिन्थ्यो त्यो मुक्तक लेखनको बीच थियो र जसको बाटोमा र जसको जसमा टेकेर हामी आज यहाँसम्म आइसकेका छौँ त्यस बेलाका पनि चार लाइनको चाहिँ मुक्तक हुन्छ भन्थे तर अहिलेको जस्तो पहिलो दोस्रो र चौथोमा अनुप्रास चाहिन्छ तेस्रोमा चाहिँदैन भनेर चाहिँ भइँदैन त चार लाइनको हुन्छ भनेपछि कतै यो छटपट्टि एक लाइनमा मिसाइदिन पाए हुन्थ्यो खोलाभरि आकाशभरि मिसाइदिन पाए हुन्थ्यो भने चार लाइनमा लेखेपछि त भयो तर अहिलेको जस्तो थिएन तर त्यस बेलाका ती अहिलेको हिसाबले दुई लाइनका मुक्तक पनि शक्तिशाली थियो बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु आँसु लुकाई गहमा हाँस्नु पनि किन हाँस्नु हेर्दाखेरि दुई लाइनको मुक्तक पनि शक्तिशाली थिए तर अहिले जुन एउटा नियम बनाइएको छ नेपाल मुक्तक मुक्तक प्रतिष्ठानले यसले जुन अनुप्राससँग खेल्नु सक्नुपर्छ कविले भाव विचार अनुभूतिहरूसँग खेल्न सक्नुपर्छ भन्ने एउटा मानक निर्माण गरेको छ हामी त्यससँग खेलिरहेका छौँ र आफ्ना मनका भावनाहरूलाई अरू र मनसम्म पुर्याउन सकिरहेका छौँ मुक्तको शक्ति हो र जहाँसम्म सन्तोष समुदायको प्रशंसा अघि हाम्रो मदन भाइले गर्नुभयो वास्तव प्रशंसा गर्न लायकै मुक्तकहरू छन् नयाँ नयाँ बिम्बहरूसँग प्रतीकहरूसँग खेल्न सक्ने क्षमता सन्तोषसँग छ त्यसै गरी उनले प्रयोग गरेका जुन अनुप्रासहरू पनि नवीन अनुप्रासहरू छन् अहिले धेरै मुक्तकारहरूले फेसबुकमा मुक्तकहरू राख्छन् एउटाले एउटा अनुप्रासमा लेख्ने बित्तिकै बेलुका त्यही अनुप्रासमा अलिकति तलमाथि गरेर अर्को आउँछ तर मुक्तक लेख्नेहरूले सिक्नुपर्छ सन्तो समुदायको मुक्तक पढेर र मुक्तक कसरी लेख्नुपर्छ सूत्रात्मक रूपमा संक्षिप्त रूपमा आफ्ना भाव विचारलाई अनुभूत गर्न सकियो र आफ्नो भावनाहरूलाई आफ्नो मनबाट अर्को मनसम्म पुर्याउन सकियो भने आफू सफल हुन्छ नत्र त आफ्नो आत्मसन्तुष्टिका लागि आफैले लेखेर पढेर मुक्तक लेखिँदैन र त्यसैले पनि सन्तोषलाई म बधाई दिन्छु र अर्को कुरा मदनको कुरा पनि जोड्छु म नाम सन्तोष छ सन्तोष नहुनु लेखनमा असन्तोष हुनु सामान्य विषयलाई पनि आफ्ना भावहरूसँग खेलेर अभिव्यक्त गर्ने क्षमता सन्तोषमा छ यी मुक्तकहरूले पनि त्यही देखाए अहिले विभिन्न मुक्तकारहरूले आफ्नो मुक्तक वाचन गर्नुभयो जसमा उसको लेखनको विविधता भने प्रस्फुटित भयो संवेदनालाई पनि राम्ररी अभिव्यक्त गर्न सक्ने विद्रोहलाई पनि राम्ररी अभिव्यक्त गर्ने जीवन प्रकृतिलाई पनि राम्रो अभिव्यक्त गर्न सक्ने क्षमता सन्तोषमा छ मलाई अति नै मन परेको मुक्तक थियो अघि त्यो म वाचन गर्न र मैले यहाँ दोबारेर राखेको थिएँ पारेर निकै झमेलामा औँला माग्यो ध्यानै नदी अत्केलामा औँला माग्यो दुवै हात गुमाएर थोरै जग्गा किनेको थिएँ नामसारी गर्ने बेलामा औँला माग्यो जस्ता संवेदनशील मुक्तकहरू पनि छन् भने दुईटा व्यङ्गात्मक मुक्तकहरू अघि आएनन् दुईटा यो सन्तोषका व्यङ्गात्मक मुक्त पढ्छु जुन मलाई मिठो लागेको ठानिएर देशकै ठुला ठालु मन्त्री भएका छन् ठानिएर देशकै ठुला ठालु मन्त्री भएका छन् घुइलिए पनि सिङ्गै तालु मन्त्री भएका छन् हात चलाउन जानेका हामी परदेशी भइरहँदा उता जिब्रो चलाउने सिपालु मन्त्री भएका छन् यो बेङ्गा तीव्र व्यङ्ग छ हाम्रो भाइ बेरोजगार समस्यामा हामी हाम्रा शिक्षित हाम्रा छोराहरू चाहिँ उता रोजगारी गर्न बाहिर गएका छन् र अशिक्षित मन्त्रीहरूको चाहिँ हालिमुहाली छ र देश चलाइरहेका छन् अर्को पनि छ एउटा दिनहुँ जसो घरमा झगडा हुन थालेपछि व्यङ्गकै कुरा राखेँ मैले दिनहुँ जसो घरमा झगडा हुन थालेपछि र जिउमा फाटेका कपडा हुन थालेपछि शराब र श्रीमती उस्तै उस्तै लाग्छ मलाई जति पुरानो भयो कि कडा हुन थालेपछि यी दुईटा व्यङ्ग को एउटा स्वरूप मुक्तको यो प्रकृति चाहिँ मैले यहाँ समक्ष राखेँ सशक्त मुक्तकार सन्तोष अम्गाईलाई यो मुक्तक यात्राको लागि फेरि पनि हार्दिक शुभकामना दिँदै बधाई दिँदै आजको छोटो समयमा यहाँ आएर आफ्नो विचार राख्ने अवसर लिनुभयो आयोजक संस्था नाट्य समूह र भारतजीलाई पनि हार्दिक धन्यवाद दिँदै आफ्नो छोटो भनाइ टुङ्गाउँदैछु धन्यवाद धन्यवाद प्राज्ञ विवश तपाईँ धेरै धेरै धेरै स्रष्टाहरूको संरक्षक र स्नेही भाव राख्ने व्यक्तित्वको रूपमा हाम्रो माझमा हुनुहुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु कार्यक्रम आयोजकको तर्फबाट र अब कार्यक्रमको अन्त चरणमा आइसकेका छौँ आजका प्रमुख अतिथि श्रद्धेय प्राज्ञ दतिराज सुवेदीलाई शुभाशिषका साथ आफ्ना शुभकामना मन्तव्य राखिदिनु हुन पोडियममा आमन्त्रण गर्छु आज यो विराटनगरको उर्वर भूमिमा गोर्खाबाट एउटा ठिटो आयो त्यो ठिटोले यो ऐतिहासिक भूमिलाई पनि हल्लायो हामी यहाँ मन्त्रमुग्ध बन्यो उसका जुन एउटा सृजनात्मक शक्तिलाई सुनेर पढेर र देखेर मलाई एकछिन म पनि झर्रो नेपाली शब्द खेलाउँदै हुर्केको मान्छे हुँ मलाई एकछिन चाहिँ नि यो के होला यो सय ल एकछिन अल्मलिएम अनि चट्ट सम्झे त्यो सुख सय मोज मगरौँ लेखनाथ पौडेलको तरुण तपसीमा म खाउ मैलाउँ सुख सय मोज मगरौँ म बाँचु मै नाचु अरू सब मरुन् दुर्बलहरू भनी तारा धस्ने अबुज सठदेखि छकपरी चिता खितका छोडी अवयसित हाँस्यो मरिमरि ट्याक्क त्यहाँनिर त्यो सुख सयल शब्द आएपछि त्यो सुख र सयलले अर्थ खुलिगयो ए यो त मेरै मातृभूमिको शब्दको रहेछ कतैबाट खोजेर ल्याएको रहेनछ यो रैथाने नेपाली शब्द रहेछ भन्ने ढुक्क लाग्यो त यहाँभित्र कस्ता बान्कीका कस्ता मुक्तकहरू छन् र ती मुक्तकहरूले कुन दिशा निर्देश गर्दैछन् भन्ने कुरा विभिन्न हाम्रा सर्जकहरूले मुक्तक वाचन गर्ने क्रममा कोट्याई कोट्टी बताउनु हो मलाई पनि एउटा प्रसङ्गले छोयो मेरा वरिपरि घरमा घरमा लाला बाला छोडेर परदेश गएको लोग्नेलाई पनि बिर्सिएर टपक्क गाउँको एउटा हो टिपेर अनि त्यहाँबाट फुत्त झन्ने भाग्ने आमा मेरा वरिपरि छन् कसरी देखो यो गोर्खाको ठिटोले यहाँनिर अचम्म छ नि त सुन्नुहोस् अब चोक्क होस् या त गल्ली हेरिसक्नु छैन चोक्क होस् या त गल्ली हेरिसक्नु छैन जताततै हल्ली खल्ली हेरिसक्नु छैन बाउ मुगलान हुँदा आमा पहिला हिँडेपछि बाल बच्चाको बिचल्ली हेरी सक्नु छैन यो मेरो घर वरिपरिको घटना हो अर्थात् गोर्खाको पनि यो ताजा घटना हो त यस्तो कुरा यो संवेदनशील कुरा त्यो पनि समसामयिक कुरा आजको कुरा देश दुखेको कुरा वर्तमानको पीडा सबै यो कविले चाहिँ जम्मै उतारेको रहेछ यहाँ त त्यसो हुनाले कवि तिस वर्ष ठिटो भए पनि यो ठिटो बिच्छी छ अब आउने मुक्तक सङ्ग्रह निश्चय नै छ नि त्यो अगुल्टो बनेर आउनेछ म आशा गर्छु चाँडै पढ्न पाइयोस् चाँडै देख्न पाइयोस् यस्ता प्रखर चिन्तक कविप्रति मेरो साधुवाद र उहाँको कलम निरन्तर चलिरहोस् एउटा कुरा भन्छु यहाँनिर है साधना साहित्यमा साधना गर्ने मानिसहरूले निरन्तरता दिन सकेन भने त्यो गन्तव्यमा पुग्दैन यो चाहिँ एउटा मूल मन्त्र हो यो सन्तोष अम्गाईको यो भविष्य सुन्दर छ भन्ने कुरामा म ढुक्क छु यदि निरन्तरता टुटेन भने अनि हामीलाई यो मुक्तभित्र स्वाद चखाउने सन्तोष भाइ प्रति आभार प्रकट गर्दै मेरा बाणीहरूबाट विराम लिन्छु धन्यवाद मुक्तकार सन्तोष समगाईज्यूलाई पुनः बधाई पुनः शुभकामना आजलाई भने श्रोता मैले तपाईँहरूको लागि लिएर आएको भेट यति मात्रै कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्त खराबहरू प्रतिक्रियाहरू मेल गर्न सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेहरूलाई सुटुक्क सम्झदै मदन भण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परन् नमस्कार शुभरात्री